नमस्कार नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्फोड एक सय चार थुप्रो पाँच मेगाहरजको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको यो नवीनतम श्रृङ्खलामा कार्यक्रम लौखानुस गाउँ लिएर उपस्थित भएको छु म तपाईँको गाउँखाने कथाको साथी राजन दिल गुरुङ मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्दै हुनुहुन्छ प्राविधिक सहकर्मी साथी राज पौडेल झरीको बेला छ रुच्दै भिज्दै अनि तपाईँको माझमा रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुलो पाँच मेगाहरू सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट प्रस्तुत भइराखेको कार्यक्रम लौखानुज गाउँको आजको यो बसाइमा उपस्थित हुने गरेको छु आज बुधबार दिउँसो तिन बजेको नेपाल बाणी समाचार पनि सुनिसक्नु भएको छ अबको चार बजीसम्म तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नेछौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ यहाँसम्म आउनुहोस् तपाईँलाई एउटा गाउँखाने कथा राख्छु सो गाउँखाने कथाको सही जवाब दिनु सक्नुभयो भने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि गरेको छ पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले जहाँ तपाईँ Nokia Samsung Colors Spice Lava Micromax र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत गर्न सक्नुहुन्छ एनटिसी एनसेल युटिएल सिडिएमएका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ हातमा लगाउने हाते घडी वारेन्टी हाते घडी ग्यारेन्टी मोबाइलका ब्याट्री पाइनुका साथै वाइफाई जोन पनि भएको छ तपाईँको मोबाइललाई आवश्यक पर्ने एप्लिकेसनहरू पनि फ्री डाउनलोड गर्न सक्नुहुन्छ एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनमा शून्य सपन्न पाँच बयासी आठ सय र अन्ठानब्बे चार पचास एकाउन्न दुई सय अठाइस सम्पर्क नम्बर रहेको छ यो रह्यो जानकारी हामीलाई पुरस्कारको व्यवस्था गरिदिने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनको यति बेला कोही सहभागी हुनुहुन्छ भनेर आजको इसारा पाएको छु उहाँसँग कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ पिप्लेबाट रक्षक कोइराला रक्षकजी के छ हाल खबर छ मेरो पनि ठिक छ पानी कतिको परेको छ त्यता पानी परे सर अनि खाजा खानुभयो खाइसक्नु भयो है हुन्छ अब तयारी अवस्थामा हुनुहुन्छ एउटा गाउँ खाने कथा राखिहाल्छु <laughs> त्योभन्दा पनि अब हाम्रै गाउँघरमा चलेकै चलन चल्तीकै हो होइन अब सजिलै हुन्छ अलिकति दिमाग चाहिँ लगाउनु पर्यो होइन ल सुन्नुहोस् है त ध्यान दिएर दाँत मेरो अनगिन्ती कपालको साथी कपालमै डुल्ने गर्छु गर्दै तलमाथि के होला हुन्छ अझै एकचोटि राखेँ है त दाँत मेरो अनगिन्ती कपालको साथी कपालमै डुल्ने गर्छु तलमाथि के होला के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त कम्प्युटरले मानेको छैन सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै होला अहिले भने छुट्टिन्छौँ नमस्कार पिप्लेबाट रक्षा कोइरा लाउनु भएको थियो उहाँ चाहिँ लगभग लगभग सही जवाबको नजिक नजिक पनि पुग्नु भएको तर मिलाउन सक्नु भएन को हुनुहुन्छ कहाँदेखि फेरि पनि आइसक्नु भएको छ भन्ने इसारा पाएको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ युवराज गुरुङ युवराजी के छ हाल खबर खाजा भयो भइसक्यो है ज्यान बनाएर आउनुभएको छ <laughs> हुन्छ तपाईँको लागि आउने कथा राखिहालेँ है त दाँत मेरो अनगिन्ती कपालको साथी कपालमै डुल्ने गर्छु गर्दै तल माथि के होला काङ्यो के गर्ने यसलाई अन्तिम उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ युवराजी साह्रै सिपालु हुनुहुँदो रहेछ गाउँखाने विद्वान जहिले आउनुहुन्छ मिलाउनुहुन्छ विजेताको सूचीमा पर्नुभएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने सुटिन्छौँ नमस्कार युवराज गुरुङ हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट आएर सही जवाब पनि दिएर गइसक्नु भएको छ तपाईँहरूमा जानकारी गराउँछु तपाईँले सही जवाब दिन सक्नुभएको छ भने तपाईँले एउटा गाउँ पाउनुभएको छ सही जवाब दिन सक्नुभएको छैन भने तपाईँले मलाई एउटा गाउँ दिनुभएको छ यो याद गर्नुहोला आफ्नो गाउँ आफैले बनाउनुपर्छ भन्ने पनि ध्यान राख्नुहोला यति बेला फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ लोक गुरुङ चण्डी भन्ज्याङबाट के छ लोकजी हालखबर एकदम ठिक छ है अनि खाजा भयो हुँदैछ राजलाई र मलाई पनि छ कि छ है हुन्छ हामी आउँछौँ केही बेरपछि कार्यक्रम सकिएपछि यति बेला भने तपाईँको लागि एउटा गाउँ खाने कथा राखिहाल्छु काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला नरिवल काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला लप्सी के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त लोकजी आज भने सही जवाब भनेर भनेन कम्प्युटरले तपाईँको जवाबलाई यसको सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार गुरुङ हुनुहुन्थ्यो चण्डी भन्ज्याङबाट उहाँले यसको सही जवाब दिन सक्नु भएन यति बेला कोही सहभागी हुनुहुन्छ भन्ने फेरि इसारा पाएको छु उहाँसँग पनि कुराकानी गर्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार नमस्कार दाजु कहाँदेखि को बोल्दै हुनुहुन्छ रिमलालजी के छ हाल खबर एकदम ठिकठाकै छ बसी बसिबस्यौ है अब त चिउरी पाक्यो होला नि रिमलालजीले चाहिँ चिउरी ल्याइदिनुहुन्छ भनेर राजले यहाँ मुख आँ गरेर बसिराख्नु भएको छ है <laughs> हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा गाउँखाने कथा राखिहाल्छु काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसोभित्र हुन्छ एउटा कालो रङको कोसो के होला तारा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला उखु के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने अब अन्तिमबाट तपाईँको लागि राख्छु है त काँडा जस्तो शरीर मेरो भित्र चाहिने बोसो बोसोभित्र हुन्छ एउटा कालो रङको कोसो के होला कतिवटा कुनलाई चाहिँ अन्तिम जवाब मान्ने त उखुनै राख्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त रिङ्गालजी जवाब बिग्रियो भनेको छ कम्प्युटरले के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार रिमलाल सेवङ हुनुभएको थियो काङ्कडाबाट उहाँले नि मिलाउन सक्नु भएन अब अन्तिम एकजना साथीलाई मात्रै सोध्छौँ किनभने तिनजनालाई भन्दा हामी बढी सोध्ने गर्दैनौँ यति बेला कोही सहभागी हुनुहुन्छ इन्द्राज उहाँलाई पनि भित्रै पठाउनुहोस् त को हुनुहुन्छ हजुर नमस्कार नमस्ते हजुर बिचैमा फोन सम्पर्क टुटेको छ कहिलेकाहीँ नेटवर्कले गर्दा पनि हुनसक्छ कहिलेकाहीँ मोबाइलमा ब्यालेन्स नभएको कारणले पनि हुनसक्छ जे होस् तपाईँ हामीसम्म आइपुग्नको लागि दुईवटा टेलिफोन लाइन तपाईँको लागि खुल्ला गर्ने गरेका छौँ कोही सहभागी आइसकेको जानकारी पाएको छु उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ मेघनाथ नेउपाने रत्नगर त्यही त के छ धेरै पछि आउनुभयो नि याद गर्नु होला बुधबार तिन बजेपछि सधैँ आउँछ थाहा भयो है ल कुन बार साथीहरूलाई पनि सुनाइदिनुहोस् त कति सिपालु तपाईँ हुन्छ तपाईँको लागि एउटा गाउँ खाने कथा राखिहाले काँडा जस्तो शरीर मेरो भित्र चाहिँ बोसो बोसो भित्र हुन्छ एउटा कालो रङको कोसो के होला हजुर लिची के गर्ने यसलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाब गाउँ खाने विद्वान मेघनाथ नेउपाने <laughs> विजेताको सूचीमा पर्नुभएको छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने सुटिन्छौँ नमस्कार मेघनाथ नेउपाने हुनुहुन्थ्यो रनपा नौदेखि सही जवाब दिएर गइसक्नु भएको छ रिमलालजीले पनि मिलाउनु भएको थियो पछि फेरि आफ्नो जवाफलाई परिवर्तन गर्नुभयो <laughs> किन होला उहाँहरूलाई नै थाहा छ यो कुरो हामीसँग यस्तै रमाइलो रमाइलो गाउँखाने कथाहरू धेरै छन् तपाईँको लागि भनेर लिएर आउने गर्छौँ हरेक बुधबार तिन बजेको नेपाल बाँडी समाचारपछि र चार बजेसम्म रहन्छौँ यमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले आकर्षक पुरस्कार पनि राखेको छ त्यसैले तपाईँ यहाँसम्म आउनै पर्ने हुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने जानकारी पाएको छु उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ जुट पानी चारदेखि गणेशजी के छ खबर ठिक छ है गणेश भट्ट कार्यक्रममा भएको छ तपाईँलाई त थाहा छ एउटा गाउँखाने कथा राखिहाल्छु है त जाडोमा प्यारो गर्मीमा घाँडो निकै टाढा बस्नेको नाउँ भन्देऊ चाँडो के होला घाम के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटर के भन्छ सोधौँ है त सही जवाब ताली बढ्क्यो गणेशजी साह्रै सिपालु गाउँ खाने विद्वान नै हुनुहुन्छ कि तपाईँ पनि विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्ने गर्नु होला है अहिले भने छुट्टिन्छौँ नमस्कार गणेश भट्ट जुटफानी चारदेखि गाउँखाने विद्वानहरू धेरै आउनुभएको छ फेरि पनि कोही आइसक्नु भएको जानकारी पाएको छु राजबाट उहाँलाई पनि भित्र बोलाउँछु हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ आवाज स्पष्ट आएको छैन आवाज किन होला के भन्नुभयो तपाईँको आवाजलाई हामीले राम्रोसँग सुनेको छैन के भन्नुभयो फेरि भन्नु अब एकपटक जितमान बिकमान बिकमान तपाईँसँग योभन्दा अगाडि पनि कुरा भएको छ नि त साँच्चै होइन अनि के छ नयाँ सुनाउनुहोस् हिमलालजीले चाहिँ त्यहाँ अब चिउरे लिएर राजलाई खुलाउँछु भनेर भन्नुभएको छ तपाईँले चाहिँ कसलाई खुलाउनुहुन्छ होला <laughs> सबैजनालाई है हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ पनि कथा राखिहाल्छ भित्ता भित्ता हिँड्ने गर्छ किरो खाने जात खस गरी आउने गर्छ जब पर्छ रात के होला भित्ता भित्ता हिँड्ने गर्छ किरो खाने जात खास गरी आउने गर्छ जब पर्छ रात के होला भित्ता भित्ता हिँड्ने गर्छ किरो खाने जात किरा खाने जातले खास गरी आउने गर्छ जब पर्छ रात के होला फेरि भन्नुहोस् के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब बिग्रियो त बेकाजी अब कम्प्युटरले चाहिँ सही जवाब भनेन है यसको सही जवाब के हो जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै होला अहिले भने छोटिन्छौँ नमस्कार विकट सेपाङ हुनुहुन्थ्यो काँकडबाट उहाँले पनि मिलाउन सक्नु भएन तपाईँसँग रमाइलो खेल खेल्दैछु कोही सहभागी फेरि पनि हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्कार भन्दा भन्दै बिचैमा फोन सम्पर्क टुटेको छ फेरि पनि आइराखेको छ धेरै सहभागी भइराख्नु भएको छ धेरैभन्दा धेरै सहभागीहरूलाई सहभागिता जनाउनको लागि यो कार्यक्रममा हामीले गाउँ लिने र दिने भन्ने गरेका छैनौँ फेरि पनि कोही सहभागी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते नमस्ते हजुर राज मैले आवाज राम्रोसँग सुनेको छैन फिलरलाई अलिक सानो गराउनु मिल्छ भने गराउन है कार्यक्रम को बोल्दै हुनुहुन्छ कोराकबाट जोन जोनको पछाडि के होला तमाङ हो हजुर जोन चाहिँ के गर्नुहुन्छ बसी बसो कार्यक्रममा पहिलोपल्ट हो हुन्छ ठिक छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि गाउँखाने कथा राखिहालेँ है त भित्ता भित्ता हिँड्ने गर्छ किरो खाने जात खास गरी आउने गर्छ जब पर्छ रात के होला हजुर माउसुले के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त जोनजी ल ताली पड्केको छ विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार कोरकबाट जोन तमाङ आउनु भएको थियो उहाँले पनि मिलाइसक्नु भएको छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु कहाँदेखि को हुनुहुन्छ उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते विषयमा <laughs> छुटिनु भएको छ रमाइलो रमाइलो अनि हाम्रै गाउँघरको प्रचलनमा रहेका गाउँ खाने कथाहरू मसँग प्रशस्तै छन् धेरै छन् तपाईँहरू पनि सहभागी जनाउनुहोस् वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसले राखेको आकर्षक पुरस्कार जित्नुहोस् यति बेला कोही सहभागी हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ पार्वती तमाङ के छ पार्वती पार्वतीजी हालखबर अनि खाजा खानुभयो ए भएको छैन भने राजलाई पनि पर्खनु होला राज पनि खाना आउँदैछ बिचरा सुकेर कस्तो भएको छ दुब्लाएर के हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँ गाउँखाने कथा नौ तलले घरको झ्याल्न ढोका के होला फेरि भन्नुहोस् बाँस होला के गर्ने यसैलाई अन्तिम जवाफ मान्ने कि अरू केही भन्नुहुन्छ हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ पार्वतीजी ताली पड्केको छ विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार पार्वती गाउनु भएको थियो खोराकदेखि उहाँले पनि मिलाएर गइसक्नु भएको छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने राजको इसारा उहाँलाई पनि भित्रै बोलाउँछु हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ पदमपुरबाट रमण रमण पछाडि के भन्नुभयो वागले आज आवाज स्पष्ट आउन सकेको छैन त्यसैले बारम्बार सोधिरहेको छु कि हुन्छ कार्यक्रममा आउनुभएको छ पहिलोपटक हो जस्तो लाग्यो खाजा खानुभयो ए हुन्छ ल कार्यक्रममा आउनु भएको छ एउटा गाउँ खाने कथा टक्कै राख्छु है त ध्यान दिएर सुन्नु होला तिन भाइको बाह्र घर सबै पर्छन् तिनकै घर के होला तिन भाइको बाह्र घर सबै पर्छन् तिनकै घर के होला फेरि भन्नुहोस् घडी यसैलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त र तपाईँको जवाफमा पनि ताली फड्केको छ विजेताको सूचीमा पर्नु भएको छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने सुटिङ चाहिँ बाई नमस्ते नमस्ते रमण वागले हुनुहुन्थ्यो पदमपुरदेखि उहाँले पनि सही जवाफ दिइसक्नु भएको छ फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने राजको इसारा उहाँसँग पनि कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ चण्डी भन्ज्याङबाट सन्दीप गुरुङ सन्दीपजी के गर्नुहुन्छ बसी बसाई पढ्नु पनि हुन्छ जस्तो लाग्यो नि कतिमा पढ्नुहुन्छ होला सिक्समा ओहो ल सिक्स क्लासमा पढ्ने सन्दीपजीलाई पनि एउटा गाउँ खाने कथा राखिहाल्छु है त सुन्तली नानीको हरियो केस यिनलाई खाए हुन्छ आँखालाई बेस के होला सुन्तली नानीको हरियो केस यिनलाई खाए हुन्छ आँखालाई बेस के होला सन्दीपजी गाह्रो भयो ल अन्तिम पटक तपाईँको लागि राखेँ है त सुन्तली नानीको हरियो केस यिनलाई खायो हुन्छ आँखालाई बेस के होला साग के गर्ने यसैलाई अन्तिम उत्तर मान्ने उत्तर मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त ला तपाईँको जवाब बिग्रियो सन्दीपजी <laughs> गइसक्नु भएको छ उहाँ उहाँको जवाब भने मिलेको छैन सजिलो छ जस्तो लाग्छ प्रश्नलाई अलिकति ध्यान दिएर सुने पुग्छ जस्तो लाग्छ यो खेलमा चाहिँ आज रमाइलो रमाइलो गाउँ खाने कथाहरू तपाईँको लागि लिएर आइराखेको छु फेरि पनि कोही साथी हुनुहुन्छ होइन राज उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्ते उहाँ पनि भयो किन होला कुन्ने यहाँसम्म आउनुहुन्छ राजको ढोका ढकढक्याउनुहुन्छ राजले यताभित्र पठाउने प्रयास गर्दा गर्दै तपाईँ जानुहुन्छ कहिलेकाहीँ नेटवर्कको गडबडीले गर्दा पनि हुन्छ कहिलेकाहीँ हाम्रो प्रविधिमा पनि गडबडी हुनसक्छ प्रविधिमा आज खासै गडबडी त छैन तर घरिघरि तपाईँले बोलेको हामीले सुन्न सकेका छैनौँ सायद पानी परेको छ पानी परेर नेटवर्कमा प्रब्लम भएको हुनसक्छ कोही सहभागी हुनुहुन्छ उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर खोराकदेखि चेपाङ बोल्दैछु कोराकबाट बमेरा बमेराज सेपाङ बमेराजी के गर्नुहुन्छ हजुर म अहिले बस्ती त्यसै अब खेतीबारीको लागि यस्तो बस्ती बसेको छ किसान हुनुहुन्छ है हजुर संसारकै सबैभन्दा दक्ष व्यक्ति नै मलाई किसान लाग्छ कि फेरि तपाईँको र मेरो मन चाहिँ एउटै रहेछ हो है हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राखिहाल्छु है त सुन्तली नानीको हरियो केस यिनलाई खाए हुन्छ आँखालाई बेस के होला मैले गरेको चाहिँ गाजर गाजर हजुर के गर्ने यसैलाई अन्तिम जवाब मान्ने एकदम मेरो अन्तिम फाइनल हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त सही जवाब भमिराजी सही जवाब भनेर ताली पड्कायो विजेताको सूचीमा हुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार भमिराज चेपाङ देखि हुनुहुन्थ्यो उहाँले पनि सही जवाब दिइसक्नु भएको छ भने फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने इसारा पाएको छु राजबाट उहाँलाई पनि भित्रै बोलाउँछु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ फेरि नाम भन्नुहोस् त पन्त चेपाङ सन्त बहादुर चेपाङ काँकडबाट है सन्तजी के गर्नुहुन्छ हुन्छ कार्यक्रम आउनुभएको छ तपाईँको लागि एउटा गाउँखाने कथा राखिहाल्छु है त पानी खाई लुगासित खेल्छ सधैँ भैलो खेल्दा खेल्दै कपडाको फालिदिन्छ मैलो के होला पानी खाई लुगासित खेल्छ सधैँ भैलो खेल्दा खेल्दै कपडाको फालिदिन्छ मैलो के होला ल अन्तिम पटक राखेँ है पानी खाई लुगासित खेल्छ सधैँ भैलो खेल्दा खेल्दै कपडाको फालिदिन्छ मैलो के होला साबुन सन्तोषी साबुलेसन अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त तपाईँको जवाब पनि सही भनेर ताली फर्केको छ विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार तपाईँ यति बेला कार्यक्रम लौखानस गाउँको बसाइमा हुनुहुन्छ फेरि पनि कोही सहभागी हुनुहुन्छ राजकै इसारा उहाँलाई पनि भित्र बोलाउँछु हजुर नमस्ते कहाँदेखि को बोल्दै हुनुहुन्छ घडेौलीबाट सलिना बस्यल सलिनाजी के गर्नुहुन्छ ए एक्जाम दिनुभएको छ कुन लेभल कुन कति कक्षाको एक्जाम दिएर आउनु भएको छ एटको कक्षा आठमा पढ्नुहुन्छ है कस्तो चलिरहेछ पढाइ राम्रै छ है प्रथम द्वितीय अनि तृतीय स्थान हासिल गर्नुहुन्छ कि नै कहिलेकाहीँ अब सधैँ गर्नु होला हाम्रो शुभकामना छ तपाईँलाई है मेहनत अलिकता गर्नु पर्यो हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि एउटा गाउँ खाने कथा राखिहाले एक सुरले यात्रा गर्छ घुम्छ तिनै धाम शरीरमा गर्मी हुँदा आउँछ यसको काम के होला पङ्खा के गर्ने यसैलाई अन्तिम जवाब मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त सही जवाफ सलिनाजी ताली पड्केको छ विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने सुटिन्छौँ नमस्कार अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेका छौँ अब जम्मा एकजना साथीलाई मात्रै भित्र बोलाउँछौँ राजको इसारा फेरि पनि कोही सहभागी हुनुहुन्छ भन्ने उहाँलाई पनि भित्र बोलाउँछ हजुर नमस्ते नमस्कार हजुर राज मैले आवाज सुनिराखेको छैन शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्ला गरेका छौँ अब अन्तिम एकजना भाग्यमानी सहभागीलाई मात्रै भित्र बोलाउँछौँ हामी सजिलो गाउँखाने कथा छ एकजना को हुनुहुन्छ आइसक्नु भएको जानकारी पाएको छु उहाँलाई स्वागत गरेँ मैले हजुर नमस्कार नमस्कार हजुर हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ पदमपुरबाट रसिक रसिक वागले भन्नुभयो रसिकजी तपाईँको आवाज स्पष्ट सुन्दैन कि रसिक भन्नुभयो होइन हुन्छ कार्यक्रममा आउनुभएको छ तपाईँको लागि पनि एउटा गाउँखाने कथा जसले लिन्छन् साथ सहयोग आफ्नो जस्तै ठानी बचाउँछ सबैलाई छेकी घाम पानी के होला जसले लिन्छन् साथ सहयोग आफ्नो जस्तै ठानी बचाउँछ सबैलाई छेकी घामो पानी के होला छाता के गर्ने यसो अन्तिम त मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त सही जवाब ल काली वर्गीको छ आज धेरै छन् गाउँखाने विद्वानहरूमा आउनुभएको छ तपाईँ पनि त्यही मध्ये पर्नु भएको छ विजेताको सूचीमा हुनुहुन्छ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार रसिक वागले अन्तिम भाग्यमा नि सहभागी हुनुहुन्थ्यो <laughs> राजको इसारा पाएको छु अब एकजना साथीलाई कुनै पनि हालतमा लिनुपर्छ धेरै बेर भइसक्यो उहाँले कुर्नु भएको भन्ने जानकारी पाएको छु हुन्छ उहाँलाई पनि लिन्छु कहाँदेखि को हुनुहुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ गडौलीदेखि आरती अधिकारी आरतीजी के गर्नुहुन्छ बसी बसाई पढाइ पनि छैन काम पनि छैन हो केही पनि छैन ओहो ल ठिकै छ कार्यक्रममा आउनु भएको छ तपाईँको लागि पनि एउटा गाउँखाने कथा राखिहाल्छु मुखमा सुड भए पनि हात्ती भनिँदैन उडी हिँड्छ गगनमा चरो पनि होइन के होला मैले सुनिन घुन के गर्ने यसैलाई अन्तिम जवाफ मान्ने हुन्छ हाम्रो कम्प्युटरले के भन्छ सोधौँ है त अब कम्प्युटरले मिलेन भनेको छ होइन सही जवाब के हो भनेर जान्नको लागि चाहिँ कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ नमस्कार गडौलीबाट आरती अधिकारी आउनुभएको थियो राजा अब त सकिँदैन है समय सकिसकेको छ धेरै साथीहरूलाई सहभागी गराउन सकिँदैन यति बेला पनि समय सान्दर्भिक झ्यामझ्याम पर्यो पानी तपाईँको लागि त्यसपछि विजेताको नाम लिएर आउनेछु राजलाई गोला बनाउने जिम्मा त्यतिन्जेलको लागि यो साङ्गीतिक आवाज तपाईँको लागि पानी पर्यो झन्डै शरीर भिजो रोदी घर यादेर किन आइनौ झम झम धर्कियो पानी जोगायो छाताले यो आवाजलाई केही बेरपछि फेरि पनि उठाउनेछु यति बेला पनि मेरो हातमा गोला परिसकेको छ आज सरसर्ती आउने साथीहरूको नाम चाहिँ एकचोटि वाचन गरिहाल्छु फिप्लीबाट रक्ष कोइराला आउनुभएको थियो चण्डी युवराज गुरुङ चण्डी भन्ज्याङबाट लोक गुरुङ काङ्कडबाट रिमलाल चेपाङ रनपा नौदेखि मेघनाथ नेउपानी जुपानी चारदेखि गणेश भट्ट काङ्कडबाट विकल चेपाङ आउनुभएको थियो कुराकबाट जोन तमाङ कुराकबाट पार्वती तमाङ पदमपुरबाट रमण वागले आउनुभएको थियो भने चण्डी भन्ज्याङबाट सन्दीप गुरुङ कोराकबाट बमेरा चेपाङ काँकडबाट बहादुर चेपाङ गडौलीबाट सलिना बसेल पदमपुरबाट रसिक वाग्ले र अन्तिममा गडौलीबाट आरती अधिकारी आउनुभएको थियो उहाँहरूमध्ये धेरैभन्दा धेरै साथीहरूले मिलाउनु भएको छ उहाँहरूमध्ये एकजनालाई मात्रै विजेता गराउन सक्छौँ किनभने एकजनाले मात्रै पुरस्कार पाउन सक्ने कार्यक्रम हो यो मेरो हातमा गोला छ यो गोलामा नाम छ सन्तबहादुर चेपाङ काँकडादेखि आउनुभएको उहाँ आजको विजेता बन्नुभएको छ उहाँलाई हाम्रो तर्फबाट कङ्ग्रेचुलेसन धेरै धेरै बधाई छ सन्तबहादुर चेपाङजी तपाईँले वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउसबाट आकर्षक पुरस्कार जित्नु भएको छ तपाईँले एक साताभित्र आफ्नो परिचय पत्रको फोटोकपी सहित रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजको कार्यालयमा आएर आफ्नो पुरस्कार सङ्कलन गर्नुहुनको लागि अनुरोध गर्दछु र अहिले पनि तपाईँ मलाई सुनिराख्नु भएको छ भने हाम्रो प्राविधिक सहकर्मी साथी राज पौडेललाई आफ्नो मोबाइल नम्बर टिपाइदिनको लागि आग्रह गर्दछु यदि तपाईँले मोबाइल नम्बर टिपाउनु भयो भने तपाईँको पुरस्कार तपाईँको घरसम्म आफै आइपुग्नेछ हुन्छ अब भने कार्यक्रमबाट बिदा माग्नुपर्छ यति जेलसम्म सुनेर साथ दिनुभयो रेडियो अर्पण एक सय चार ठुलो पाँच मेगाहरू सँगसँगै W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गर्नुहुने तपाईँ सम्पूर्णमा धन्यवाद फोन प्रयास गर्नुहुने तपाईँलाई अर्को हप्ता अवश्य लाग्छ अर्को हप्ता अवश्य तपाईँको र मेरो फेरि यो गाउँखान कथाको खेल हुन्छ भन्छु र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेललाई पनि विशेष धन्यवाद पुरस्कारको व्यवस्था गरिदिने वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुल मोबाइल हाउसप्रति पनि हृदयदेखि नै आभार व्यक्त गर्दै रेडियो अर्पण एक सय सात पाँच मेगाहार्सको कार्यक्रम लौखानुस गाउँको आजको व्यवसायबाट म तपाईँको दिलको साथी राजन दिलग्रुङ छुटिन्छु हवस् त नमस्कार तपाईँको बाँकी पल शुभ रहोस् हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज <laughs> जेठो माइले पैसा पठाउन थाले एक हजार तपाईँले सेन्ट्रल कलेजमा कोरियन भाषा पढ्न गइहाल्छ मास्टर बाबुले भन्नुभएको सेप्टेम्बरमा जाँच हुँदैछ जापानिज कोरियन